नन छन छन नाच्न थाल्यो मेरो मन झन झन झन मलाई पनि पनि सँगै उडे जस्तै भयो सर सर सर सर सर छोएर गयो मिठो भवन चञ्चल चञ्चल चञ्चल बनाएगा तिमीलाई सन्देश मैले पठाएको त्यो मनलाई चञ्चल मैले बनाएको जहां उनको